यातायात व्यवसायको विवादले सुदूरपश्चिममा आजबाट यातायात बन्द आठवटा व्यवसाय समितिका कुनै पनि गाडी नचल्ने डडेलधुरामा दुई गाउँपालिका र दुई नगरपालिका माथि छलफल जारी जनसंख्या मिलानमा समस्या बजाङको काँडामा पहिरोले पाँच घर बगायो कैलालीमा स्वास्थ्य बिमा गरेका व्यक्तिले उपचार सेवा पाउन थाले र सुदूरपश्चिमका कृषकहरू पाइसकेर दशैं तिहार खर्च जुटाउन भारतीय गड्डा चौकी नाकामा बिहानैदेखि साँझसम्म भारत जाने नेपालीहरूको लर्को प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सुदूरपश्चिमका आठवटा सार्वजनिक यातायात व्यवसाय आन्दोलित भएका छन् सुदूरपश्चिममा सञ्चालित विभिन्न आठवटा यातायातका संस्थाको सम्पूर्ण संरचना ध्वस्त पार्ने उद्देश्यले यातायात माफियाहरूको क्षणिक स्वार्थपूर्तिका लागि काठमाडौँमा बढी मालिका यातायात प्रणाली दर्ता गराई सुदूरपश्चिम क्षेत्रलाई मात्र निशाना बनाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् सुदूरपश्चिम भित्री तथा क्षेत्र बाहिर समेत सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्दै आएका सुदूरपश्चिम यातायात व्यवसायी संघ कर्णाली रिभर साइट महाकाली सेती पवनदूत उग्रतारा सेलिसोरी यातायात व्यवसायी संघ कैलाली टेम्पो ट्याक्सी तथा बस व्यवसायी समिति महाकाली टेम्पो तथा ट्याक्सी व्यवसायी समितिले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बढी मालिका यातायातको प्रणालीको विरूद्धमा आजबाट यातायातका साधन सञ्चालनमा नल्याउने जनाएका छन् बढीमालीका यातायातको विषयमा विवाद हुँदाहुँदै हिजो कैलालीमा स्थानीय प्रशासनले उक्त यातायातका बसहरू रोक्न खोज्दा बल प्रयोग गरेर सञ्चालन गराएको र सुदूरपश्चिम यातायात व्यवसायी संघको कार्यालयभित्र प्रवेश गरी प्रहरले यातायात व्यवसायी र मजदूरहरूलाई धरपकड गरेर कुटपिट गरेको भन्दै आजदेखि नै आन्दोलनको घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ प्रहरीको लाठीचार्जबाट आधा दर्जन गाड़ी मजदूरहरू घाइते भएका छन् उनीहरूको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ यता प्रहरले भनी बढ़ी मालिका यातायात प्रहरी र सुदूरपश्चिम यातायात व्यवसायी संघ कैलाली बीच गाड़ी चलाउने विषयमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरले लाठीचार्ज गरेको जनाएको र त्यसलाई सामान्य रूपमा लिनुपर्ने जनाएको छ हिजो धनगढ़ीबाट काठमाण्डुका लागि छुटेको बढी मालिका यातायातलाई सुदूरपश्चिम यातायातका सदस्य र मजदूरहरूले संघको कार्यालय अगाडि सड़कपुरमा अवरोध सिर्जना गरेको थियो अवरोध हटाउन पुगेको प्रहरीमाथि मुड़ा भएपछि प्रहरीले लाठीचार्ज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विश्वले बताउनु भएको छ उहाँले सुदूरपश्चिम यातायात व्यवसायका पाँचजना व्यक्तिलाई नियन्त्रणमा लिएको बताउनु भएको छ लामो समयदेखि यातायात व्यवसायहरू व्यवसायहरूबीच रहँदै आएको विवादले हिजो झडपको रूप लिएको छ काठमाडौँमा बढी मालिका यातायात प्रणालीको नामले दर्ता भएको सो बस धनगढ़ीदेखि चल्न पाउनुपर्ने माग राख्दै मालिकाले सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको बताएको छ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दुवै समितिका पदाधिकारीहरूसँग छलफल चलाए पनि कुनै निष्कर्ष ननिस्केको बताउनु भएको छ यातायात व्यवसायहरूले संयुक्त आन्दोलन परिचालन समिति नै गठन गरे कर्णाली पुल भन्दा यता बढ़ी मालिका यातायातका साधन आउनै नपाउने गरी व्यवस्था नगरिएसम्म साउन पन्ध्र गतेबाट आठवटै यातायात व्यवसाय समितिका सवारी साधन सुदूरपश्चिम क्षेत्रमा चक्काजाम गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ यस्तै विज्ञप्ति मार्फत यातायात व्यवसाय र मजदूरहरू विस्थापित हुने अवस्था पुगेपछि सड़कमा उत्रिएका कारण आफूहरू बाध्य भएर आन्दोलित हुनु परेको जनाउँदै सर्वसाधारण यात्रुहरूमा पर्न जाने असुविधाप्रति व्यवसायी समितिहरूले क्षमा माग्दै त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने जनाएका छन् यातायात व्यवसायको विवादका कारण सर्वसाधारण समस्यामा परेका छन् बझाङको काँडा गाविस चार चुक झाडमा पहिरो जाँदा पाँच घर बगेका छन् एक सय पाँच परिवार बसोबास गर्ने चोकझाडमा टेलिफोन सम्पर्क टुटेका कारण घटनाबारे पछिल्लो जानकारी लिन सकिएको छैन काँडा गाविसको सबैभन्दा ठूलो ओडा नम्बर चारमा पहिरो जाँदा काँडा गाविस चोकझाडमा बम बहादुर बोहरा गोर, बोहरा लाल बहादुर बोहरा मोहन बहादुर बोहरा र मीन बहादुर बोहराको घर बगेको स्थानीय गोरख बहादुर बोहराले बताउनुभयो वडा नम्बर चारको बेस गाउँमा माथिबाट पहिरो जाँदा वडा नम्बर चारकै राम बोहरा जोगमल बोहरा दलभान कामी फुगे बोहरा बोहरा गिरी बोहरा धुर्पो बोहरा र गिरी बोहराका घर जोखिममा परेका हुन् गएको वर्ष गएको वर्ष पनि चोकझाडमै पहिरो गएको थियो गएको वर्ष ठूलो क्षति नभए पनि यो वर्ष गाउँ नै जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दूरीमा चोकझाड गाउँ पर्दछ जसका कारण घटनाको थप जानकारी आउन बाँकी रहेको छ स्थानीय तह पुनर्संरचना प्राविधिक सहायक समिति डडेलधुराले स्थित नागरिक समाजका अगुवा एवं संसारकर्मीहरूसँग परामर्श गरेको छ जिल्लाका चारवटा स्थानीय तह प्रस्ताव गरिएकोमा उक्त प्रस्तावित तहका विषयमा छलफलको आयोजना गरिएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहायक समिति डडेलधुराका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जानकारी दिनुभयो डडेलधुरामा अब दुईवटा गाउँपालिका र दुईवटा नगरपालिका गरी स्थानीय तह चारवटा हुनेछन् जस अन्तर्गत अमरगढ़ी नगरपालिकामा मेरो समैजी कोटेली असीग्राम र गाङ्केत गाविसको वार्ड नम्बर एक दुई तीन चार पाँच छ पाँच आठ र नौ समेत समावेश गरी अमरगढ़ी नगरपालिका हुनेछ भने जिल्लाका पश्चिमी क्षेत्रका गाविसहरू बगरकोट रूपाल भागेश्वर देवल दिव्यपुर चिपुर र भद्रपुर गरी छवटा गाविसको गाउँपालिका प्रस्ताव गरिएको छ यसैगरी जिल्लाको भित्री मधेस क्षेत्रमा रहेको परशुराम नगरपालिकामा आलिताल गाविस र गाङ्खेत गाविसको वडा नम्बर छ र सात गरी नगरपालिका तह प्रस्ताव गरिएको छ भने पूर्वी क्षेत्रका छवटा गाविस बेलापुर मणिलेक नवदुर्गा मष्टमाण्डौ कैलपालमाण्डौ र गणेशपुर गरी गाउँपालिकाको प्रस्ताव गरिएको छ जिल्ला सदरमुकामको नगरपालिकामा पैंचालिस हजार जनसंख्या हुनुपर्ने प्रावधान आयोगले तोकेको भए पनि अमरगढ़ी नगरपालिकाको जनसंख्या भनी पाँच गाविस सम्मिलित गरेर समेत उनाचालिस हजार छ सय पच्चीस मात्रै पुगेको छ उता परशुराम नगरपालिकाको जनसंख्या भनी निर्धारित जनसंख्याको डेढ गुणाले बढ़ी हुन आउँदैछ आजको हिजोको छलफलमा नागरिक समाजका प्रतिनिधि संस्थाका सहभागीहरूले जिल्लाको स्थानीय तह निर्धारण गर्दा गाउँ तहसम्म छलफल चलाउनु पर्नेमा जोड़ दिएका छन् यसैगरी प्राविधिक सहयोग समितिबाट प्रस्तुत खाकामा कुनै ओडामा जनसंख्या कम र कुनैमा बढ़ी देखिएकाले जनसंख्याको अनुपात समान बनाउनु पर्ने र भौगोलिक सुगमतालाई मुख्य आधार बनाउनु पर्ने जिल्लामा स्थानीय तह सात वटा बनाउनु पर्ने बढ़ी जनसंख्या भएका गाविसलाई दुई ओडामा विभाजन गर्नुपर्ने सदरमुकामको नगरपालिकामा पैंचालिस हजार जनसंख्या पुर्याउनु पर्ने पुनर्संरचना गर्दा सामाजिक सांस्कृतिक पहिचान नखलबलिने गरी पुनर्संरचना गर्नुपर्ने संख्या बढ़न सक्ने भए लचिलो बनाउनुपर्ने परशुराम नगरपालिकाको वडा नम्बर दुई र तीन त्यस्तै छ र सातलाई वडा मिलान गर्न उपयुक्त हुने लगायतका सुझाव पेश भएका छन् यसैगरी जिल्लामा स्थानीय तह पुनर्संरचना गर्ने सन्दर्भमा स्थानीय तह पुनर्संरचना गर्ने सम्बन्धी राय सुझाव उपलब्ध गराउन आवश्यक ठानीमा जिल्ला स्तरीय परामर्श गोष्ठी हुनु अगावै लिखित रूपमा राय सुझाव पेश गर्न समेत आग्रह गरिएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिमका कृषकहरू रोपाई सकेर दशैं तिहार खर्च जुटाउनका लागि भारततिर पलायन भएका छन् रोपाई खेती गरेर उनीहरू साउनको पहिलो सातादेखि भारत जान लागेका हुन् अहिले रोजगारीका लागि छिमेकी मुलुक भारत जानेहरूको पश्चिमी सिमानाका गड्डाचोकीमा भिड नै लाग्ने गरेको छ भारतका विभिन्न सहर सिमला हिमाचल काँडा काला पहाड क्षेत्रमा मजदूरी गर्नका लागि उनीहरू दैनिक हजारौंको संख्यामा पश्चिमी सिमानाका गड्डा चौकी भएर भारत जान लागेका छन् बिहानैदेखि साँझसम्म मजदूरी गर्न नेपालीहरू लड्को लागेर भारत गइरहेका छन् धान रोपिसकेपछि तीन चार महिना खाली बस्नुपर्ने र नेपालमा कुनै रोजगारीका अवसर नभएका कारण उनीहरू भारत जान बाध्य छन् रोपाई सकेर तीन महिना खाली घरमा बस्नुपर्ने भन्दै उनीहरू दशैं तिहार खर्च जुटाउनका लागि भारततिर जान लागेका हुन् खास गरेर सुदूरपश्चिम र मध्यपश्चिमका कृषकहरू गड्डा चौकी नाका भएर बढ़ी भारत जाने गरेका छन् छन् सिजनका बेला नेपाल आउने खेतीपाती लगाएपछि उनीहरू यसरी नै खर्चको जोहो गर्नका लागि भारतका विभिन्न क्षेत्रमा जाने गरेका छन् मध्यमवर्गका ती कृषकहरूलाई घरमा खेतीपातीले वर्षभरि खान ठिक्क हुने बाली बिक्री गरेर घर खर्च चलाउन नसकिने अवस्था भएका कृषकहरू यो खाली समयको सदुपयोग गरिरहेका छन् कृषकहरूका लागि तीन महिना खाली हुने र नेपालमा रोजगारी पनि नपाइने हुँदा लामो समय घरमा खाली बस्नुभन्दा दशैंका लागि भए पनि केही खर्च जुटाउन मजदूरी गर्न भारत जाने गरेका छन् भारतका विभिन्न पहाड़ क्षेत्रमा मजदूरी गर्न थुप्रै रोजगारीका अवसर पाइने भएकाले आफूहरू सधैँ खेतीपाती गरेर भारत जाने गरेको कैलालीका बमबहादुर सार्कीले बताउनुभयो मध्यपश्चिम तथा सुदूरपश्चिम लगायत क्षेत्रबाट अहिले भारतका विभिन्न शहरहरूमा मजदूरी गर्न मात्रै दैनिक दुई हजारदेखि दुई हजार पाँच सयको हारारीमा गड्डाचौकी नाकाबाट नेपालीहरू जाने गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत बीमा गरेका व्यक्तिले विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउन थालेका छन् नेपालमा पहिलो पटक कैलाली जिल्लाबाट शुरू गरिएको यो कार्यक्रम अन्तर्गत गएको चैत महिनामा बीमा गराएका मध्ये असारसम्ममा विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रबाट दुई सय चौध जनाले उपचार सेवा लिइरहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यालय कैलालीका प्रमुख नवीन बमले बताएका छन् यसबाहेक दुईजनाले त्रिवी शिक्षण अस्पतालबाट एकजनाले कान्ति बाल अस्पतालबाट उपचार सेवा पाएका छन् वीर अस्पतालमा सिफारिस गरिएको गरिएका फोक्सो सम्बन्धी रोगबाट पीड़ित लम्कीचुवा नगरपालिकाका भीमबहादुर खड्काले बीमा रकम बराबर पचास हजारको उपचार सेवा पाइएको बताउनु भएको छ जिल्लामा पहिलो चरणमा बीमा बाफतको रकम बुझाइ गएको चैत महिनामा दुई हजार छब्बीस जनाले सदस्यता लिएका थिए बिमितलाई यो सेवा उपलब्ध गराउन चौमाला भजनी जोशीपुर र उदासीपुर स्वास्थ्य केन्द्रका साथै सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालसँग सम्झौता गरिएको छ यसबाहेक सिफारिस गर्नुपर्ने बीमाको हकमा कोहलपुर मेडिकल कलेज भेरी अञ्चल अस्पताल वीर अस्पताल सहित काठमाडौँका अन्य दश अस्पतालसँग समेत सम्झौता भइसकेको जनाइएको छ चार वर्ष पहिला तीन महिना मात्रै खान पुग्ने गरेकोमा अहिले वर्षभरि नै पुग्ने गरेको तरकारी खेती गर्दै आएका डोटी बनले गाविस आठका मानबहादुर सार्कीले बताउनुभयो आफ्नै गाउँमा चार रोपनीमा तरकारी तथा फलफूल खेती गरेको उहाँले बताउनु भएको छ उहाँ उहाँले भन्नुभयो मेरो परिवारलाई तीन महिना मात्रै खाना पुग्थ्यो आजकल बाह्र महिना खाना पुग्छ वर्षभरि लाग्ने ऋणबाट बचेको छु फलफूल खेतीबाट लाभ लिन नसकेको